नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू पूर्वी चितवनको लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाँजा खेती प्रहरीद्वारा नष्ट चितवनमा थप दसजनामा एचआइबी सङ्क्रमण नयाँ सरकारलाई पद हस्तान्तरण गर्न सरकार आतुर रहेको सञ्चार मन्त्री पौडेलको भनाई पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल गर्न कङ्ग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठक जारी सुडानको डाफरमा यस वर्ष चर्केको हिंसाका कारण बिस लाख मानिस विस्थापित दक्षिण कोरियामा आक्रमण गर्ने उत्तर कोरियाको धम्की र एक दिवसीय विश्वकप श्रणको तयारीमा रहेको नेपाली टोली आज अभ्यासको लागि श्रीलङ्का जाँदै एनसेल कप फुटबलको उपाधिका लागि मनाङ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 एकतिसजना नेपाल प्रहरी र गढीमाईगण भण्डाराका प्रहरी नायब निरीक्षक रामकुमार थापाको नेतृत्वमा बाइसजना सशस्त्र प्रहरीको टोलीले राजमार्गबाट उत्तरतर्फ करिब दुई घण्टाको पैदल दूरीमा रहेको स्थानमा पुगी गाँजा नष्ट गरेको हो जिल्लामै पहिलोपटक यति धेरै गाँजा नष्ट गरिएको यो नै पहिलो भएको प्रहरी निरीक्षक उप्रेतीले बताउनुभयो संविधानसभा निर्वाचनका बेला निर्वाचनको सुरक्षाका लागि पुगेका सुरक्षाकर्मीले गाँजा खेती गरेको देखेपछि त्यहाँ पुगेर नष्ट गरिएको उप्रेतीले जानकारी दिनुभयो गाँजा खेती गरेका ती जग्गामा तरकारी लगायत अन्य खेती गर्न स्थानीयवासीलाई सुझाव दिएको समेत उप्रेतीले बताउनुभयो चितवनमा थप दसजनामा एचआइभी संक्रमण देखिएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाईमा सुरु भएको रगत परीक्षण परामर्श र उपचार सेवामा परीक्षण गराएका एक हजार चार सय साठीजना मध्ये दसजनामा सङ्क्रमण देखिएको हो तीमध्ये छ पुरुष र चार महिला रहेका छन् संक्रमण देखिएकाहरूलाई भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारका लागि सहयोग गर्ने बुझिएको छ नेपालमा एसआइभी परीक्षण ठुला ठुला अस्पतालमा मात्र हुने भएकाले समुदाय स्तरमा लुकेर रहेका पहिचान गर्नका लागि अभियान थालिएको भरतपुर अस्पतालका एआरटी सेन्टरका संयोजक कृष्ण हरि सापकोटाले जानकारी दिनुभयो अभियान अन्तर्गत जिल्लाका सुगम र दुर्गम गरी सात गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ एचआइबी जोखिममा रहेका गाविस पहिचान गरेर स्थानीयको स्वास्थ्य रगत परीक्षण रोगको उपचार सुरु गरिएको हो नवलपरासीको सदरमुकाम परासीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् भैर हवाबाट भूमैतर्फ जान आउँदै गरेको लु एक पाँच तिन तिन दुई नम्बरको ट्रिपरले परासी बजारको रामग्राम नगरपालिका स्थित इमिलिया टोलमा साइकल यात्रीलाई ठक्कर दिँदा नवलपरासी जहदा आठका सजाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा साइकलको पछाडि बसेका रामग्राम नगरपालिका वडा नम्बर पाँच इमिली टोला बस्ने रमजान मिया घाइते भएका छन् गम्भीर घाइते मियाको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ उता पर्साको बागवाना गाविस वडा नम्बर नौ गुलरिया टोलमा ट्र्याक्टरको टक्करबाट एक बालक मृत्यु भएको छ मल सर्न खेतमा गएका बेला ना तिन त सोह्र एकचालिस नम्बरको ट्र्याक्टरमा रहेका स्थानीय जितलाल कुसुवाका आठ वर्ष छोरा विनय कुसुवा खसेपछि सोही ट्र्याक्टरले खिचेर उनको मृत्यु भएको हो चालकसहित ट्र्याक्टरलाई इलाका प्रहरीकारले नियन्त्रणमा लिएको छ सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले नयाँ सरकारलाई पद हस्तान्तरण गर्न वर्तमान सरकार आतुर रहेको बताउनु भएको छ आत्रेय गोत्र पौडेल वंश अनुसन्धान प्रतिष्ठानले आज पवित्र धार्मिक स्थल देवघाटमा गरेको कुलपूजामा सहभागी हुन आउनुभएका मन्त्री पौडेलले जनताले दलहरूलाई स्पष्ट म्यान्डेट दिएकाले दलहरूले छिटो सरकार गठन गर्नुपर्ने बताउनुभयो चुनावका लागि बनेको यो सरकार को काम र समय सकिएको बताउँदै उहाँले अबको राज्य सत्ता दलहरूकै नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो उहाँले प्रतिष्ठानले पौडेल वंशावलीको इतिहास राखेर रा, महत्त्वपूर्ण काम गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभयो नेपाली कङ्ग्रेसको केन्द्रीय समितिको अनौपचारिक बैठक बसिरहेको छ बैठक पार्टी सभापति सुशील गोर्लाको निवास महाराजगञ्जमा दिउँसो एक बजे जारी छ केन्द्रीय समितिको अनौपचारिक बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिनुभयो यादवका अनुसार बैठकमा ए माओवादी लगायतका दलहरूलाई सहमतिमा ल्याउन गरिने पहल पार्टीका तर्फबाट गरिने समानुपातिक सभासदको सिफारिस पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल भइरहेको छ समानुपातिक सभासद चयनको विषयलाई लिएर कङ्ग्रेसभित्र विवाद चुनिँदै गएको छ विवादकै कारण संसदीय बोर्डको बैठक बस्न ढिलाइ भएको स्रोतले जनाएको छ चीनको उच्चस्तरीय राजनैतिक टोली आज काठमाडौँ आउँदैछ चिनिया कम्युनिस्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ चौध सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लाग्नु भएको हो उहाँ सिनिया कङ्ग्रेसमा सिनिया कम्युनिस्ट पार्टीको विदेश विभागबाट चयन भएका पाँच सदस्य मध्ये एक हुनुहुन्छ संविधान सभाको निर्वाचनपछि नेपालको राजनीतिलाई चासोका साथ हेर्दै आएको चिनले अहिले पठाउन लागेको यो टोली राजनैतिक स्तरको सबैभन्दा उच्च हो आज एमरी पुनिही देशैभर नेवार समुदायमा हर्षोल्लासका साथ मनाइँदैछ तिहारमा देउसी र भैलो खेले जस्तै टोलभर गाउँदै एमोरी माग्ने चलन नेवारी समुदायमा छ सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर एमौरी मागिन्छ इष्टमित्र साथीभाइ पाहुनालाई बाँडेचुडी खानेर खुवाउने परम्परा रहेको यो पर्वलाई माया प्रेम दया र करुणा आदान प्रदानको रूपमा पनि लिने गरिन्छ यसैबीच प्रकृति र पितृको पूजा गरी आज किराँत समुदायको ठुलो चाड साकेला उधौली पर्व मनाइँदैछ किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र आफूले खाने दिनलाई यो चाडका रूपमा मनाइन्छ सरकारले आगामी पुस छ गते र माघ एघार गते राष्ट्रिय पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ जन्मदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियोको सङ्क्रमणबाट बच्न पोलियो थोपा खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ सो अवधिमा अस्सी हजार नौ सय अडचालिसजना स्वयंसेवकले बयालिस लाख छब्बिस हजार नौ सय छ्यानब्बेजना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य राखिएको छ उक्त अभियानलाई सञ्चालन गर्न बाह्र हजारभन्दा बढी चिकित्सकहरू पनि परिचालन गर्ने महाशाखाले जनाएको छ अब बाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ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 कोरियाको नौसेनाको एक इकाइले ती पर्चा प्राप्त गरेको हो पर्चामा बम आक्रमणको चेतावनी दिएको र नौसेना आक्रमणको पहिलो लक्ष्य हुने बुझिएको छ यसैबीच उत्तर कोरियाबाट कुनै पनि प्रकारको उक्साहटपूर्ण घटना हुन सक्ने भन्दै दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ खेल समाचार न्युजिल्यान्डमा हुने एक दिवसीय विश्वकप सनडको तयारीमा रहेको नेपाली टोली आज अभ्यासका लागि श्रीलङ्का जाँदैछ टोली अहिले केही बेरपछि श्रीलङ्का जाने तयारीमा रहेको नेपाल क्रिकेट सङ्घ जनाएको छ श्रीलङ्कामा दस दिन बस्दा नेपाली क्रिकेट टोलीले चारवटा अभ्यास खेल खेल्नेछ त्यसपछि न्युजिल्यान्ड पुगेर थप चारवटा अभ्यास खेल खेल्ने तयारी छ यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले तय गरेको अभ्यास खेलमा पुस छब्बिस गते नामिबियासँग र सतास गते केन्यासँग खेल्नेछ पुस उनातिस गते सुरु हुने विश्वकप सनौट खेलमा नेपालले युएई स्कटल्याण्ड हङकङ र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ यता एनसेल कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङदी क्लब र बोइज युनियन क्लब भेट्दैछन् दशरथ रङ्गशालामा साँझ पाँच बजेपछि हुने खेलमा दुवै टिमले जितको खोजीमा रहनेछन् गत वर्षको एनसेल कप विजेता मनाङ मर्स्याङदीले सङ्कटा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने बोइज युनियन बत्तिस वर्षपछि ए डिभिजन स्तरीय क्लबको सहभागितामा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक पूर्वी चितवनको लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाँजा खेती नष्ट चितवनमा थप दसजनामा एचआइबी सङ्क्रमण नयाँ सरकारलाई पद हस्तान्तरण गर्न सरकार आतुर रहेको सञ्चार मन्त्री पौडेलको भनाई पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल गर्न कङ्ग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठक जारी सुडानको डाफरमा यस वर्ष चर्केको हिंसाका कारण बिस लाख मानिस विस्थापित दक्षिण कोरियामा आक्रमण गर्ने उत्तर कोरियाको धम्की र एक दिवसीय विश्वकप सडकको तयारीमा रहेको नेपाली टोली आज अभ्यासका लागि श्रीलङ्का जाँदै एनसेल कप फुटबलको उपाधिका लागि मनाङ मर्स्याङदी र बोइज युनियन भिड्दै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार